कसैको मुटु मुटु बीच पर्खाल नबनाउनु कसैको मुटु मुटु बीच पर्खाल नबनाउनु खडेरी नपार्नु मायामा अनिकाल नबनाउनु कसैको मुटु मुटु बीच पर्खाल नबनाउनु गरिबहरूको बस्तीमा सरकारको आदेश छ गरिबहरूको बस्तीमा सरकारको आदेश छ मन्दिर चाहिँ बनाउनु अस्पताल नबनाउनु कसैको मुटु मुटु बीच पर्खाल नबनाउनु खडेरी नपार्नु मायामा अनिकाल नबनाउनु आँखा लोभी हुन सक्छ मन पापी हुन सक्छ आँखा लोभी हुन सक्छ मन पापी हुन सक्छ स्त्रीहरूको यति राम्रो जिउ डाल नबनाउनु कसैको मुटु मुटु बिच पर्खाल नबनाउनु खडेरी नपार्नु मायामा अनिकाल नबनाउनु अब मात्रै आन्दोलनमा मात्रै चक्काजाममा अब मात्रै आन्दोलनमा मात्रै चक्काजाममा होसियार युवाहरूलाई ढाल्न बनाउनु कसैको मुटु मुटु बीच पर्खाल्न बनाउनु खडेरी नपार्नु मायामा अनि काल नबनाउनु कसैको मुटु मुटु बीच पर्खाल्न बनाउनु खडेरी नपार्नु मायामा अनि काल नबनाउनु अछामका गजल सर्जक जीवन सरोवरको गजललाई स्वर्णिम प्रहरको त्रिचालिसौं बसाईको चाबी बनाउँदै ढोका ओगारे आत्मीय मनहरूमा आत्मीय स्वागत अभिवादन आफन्त र घरदेशबाट टाढा रहनुभएको तपाईँ मनभरि मातृभूमि र प्रियजनको याद सङ्घाली रहनुभएको तपाईँ कहिले देश दुखेका कुरा कहिले मन दुखेका कुरा तपाईँकै उथल पुथल मनका भावनाहरू समेट्ने अनि तपाईँको एक्लोपनलाई एकैछेड भए पनि केही कम गर्न नेपाली संसार रेडियोलाई माध्यम बनाएर साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको त्रिचालिसौँ श्रृङ्खला लिएर हाजिर भयौँ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण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 हुनेछ सँगै एन्ड्रोइड तथा आइफोन एप्लिकेशन नेपाली अडियो बुक मार्फत पनि यहाँले स्वर्णिम प्रहरका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ आत्मीयमन तपाईँ कुन अवस्थामा हुनुहुन्छ जहाँ जस्तो सुकै अवस्थामा रहे पनि तपाईँको आत्मीय अनि महत्वपूर्ण साथको अपेक्षा गर्दै स्वर्णिम प्रहर एउटा साप्ताहिक साहित्यिक प्रस्तुति हो साहित्यका सम्पूर्ण विधाका सृजनाहरू हामी वाचन गर्ने गर्छौं आजको श्रृंखलामा पनि तपाईँका आवाजहरू समेट्नेछु तपाईँकै भावनाहरू समेट्नेछु तपाईँकै कलमका बानकीहरू समेट्नेछु हामी सँगै रहनुहोला भन्दै यति बेला कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप सुरभराज आचार्यको आवाजभित्र कमलेश सावत छेत्रीको शब्द राजकुमार बगरको संगीत दिन ढल्छ रात पर्छ अनि दियो बाल्छौ होला कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वीकार्नुहोस् यो चरणमा दिन ढल्छ रात पर्छ अनि दियो बल्छो होला दिन ढल्छ रात पर्छ अनि दियो बल्छो होला मैले जस्तै तिमीले पानी तस्बिर हेर्न थाल्छौ होला तस्बिर हेर्न थाल्छौ होला दिन ढल्छ रात पर्छ अनि दियो बल्छौ होला तिमीलाई छोडी हिँड्ने मन हे नानी प्यारी तिमीलाई छोडी हिँड्ने मन हे नानी प्यारी देशमै बस्न भाग्यले नै देशमै बस्न भाग्यले नै नानी प्यारी थाहा छैन साँझ पाख छल्को घेरै किन आउँछ धैर्य गरी पर्खी बस्नु दिन आउँछ रात पछि दिन आउँछ दिन ढल्छ रात पर्छ अनि दियो होला चिन्ता छ धेरै टाढा हुनु पर्दा तिम्रै चिन्ता छ धेरै टाढा हुनु पर्दा चोट लाग्ला ख्याल गर्नु चोट लाग्ला ख्याल गर्नु बस दौरा गर्दा तिम्रे मुहार देख्छु हर पल हेरे पनि छिम्ले पनि आउँछु छिटै तस्विर हेरी आउँछु छिटै बुझाउनु तिमीले पनि दिन ढल्छ रात पर्छ अनि दियो छो ढलाइदिन्छौ दुख्दा बदन्यो ढलाइदिन्छौ छाती नजाची दबाइदिन्छौ दुख्दा बदन्यो ढलाइदिन्छौ देख्दैछु तातो फलामे सुई देख्दैछु तातो फलामे सुई घुची तनैमा गलाइदिन्छौ दुख्दा बदन्यो ढलाइदिन्छौ छाती नजाची दबाइदिन्छौ प्यारा नछौ बचेरा मेरा प्यारा नछौ बचेरा मेरा झुक्दै नियाली चलाइदिन्छौ दुख्दा बदन्यो ढलाइदिन्छौ छाती नजाची दबाइदिन्छौ आराम मिल्यो जवानी बल्यो आराम मिल्यो जवानी बल्यो काँटी नकोरी सलाइदिन्छौ दुख्दा बदनियो ढलाइदिन्छौ छाती नजाची दबाइदिन्छौ सैया अगाडि सुत्ताई तारा सैया अगाडि सुताई तारा डाक्टर सिरानी मलाइदिन्छौ दुख्दा बदनियो ढलाइदिन्छौ छाती नजाची दबाइदिन्छौ दानाबारी एक गरुवा इलामका श्रष्टा इलामे गरुवाली तारा तारा प्रकाश अधिकारीको गजल थियो यो आत्मीमन तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ नेपाली संचार रेडियो अस्ट्रेलिया प्रथम प्रवासी बहुभाषिक नेपाली संचार रेडियो जसले विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ प्रवासको बसाइमा तपाईँको एक्लोपनको साथी नेपाली संचार रेडियो मेलबोर्न अस्ट्रेलियाबाट चौबिसै घण्टा सातै दिन विभिन्न जानकारीमूलक सूचनावर्धक र मनोरञ्जनात्मक सामग्रीहरू प्रसारण हुने गर्दछ डब्लु डट नेपाली संचार डट कम लगइन गरी इन्टरनेटको पहुँचमा विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ आत्मीयमन यति बेला म तपाईँकै सृजनाहरू उठान गरिरहेको छु सृजना वाचनकै क्रममा यति बेला धनराज गिरीको दूरी शीर्षकको लौकथा उठाउने अनुमति चाहे भेना खोइ के भो के भो म एउटा मान्छेको मोहनी जालमा परे मलाई थाहा छ यो ठिक होइन मेरो कुनै पनि नातेदारबाट नपाएको माया त्यो मान्छेबाट पाए चाहिँ लाग्यो हुन त फेसबुकको कमाल हो यो म के गरौँ एउटा हल्लारे केटा प्रोफेसर दयानन्द विवेकीसित यस्तो गुनासो गर्छ केटो तिस पनि कटेको छैन आँखा रसिला छन् मन कमौलो छ मान्छे भावुक असजिलोमा पर्छन् विवेकी उसको अनुहारमा उत्तर चढाव हेरिरहन्छन् उनलाई पनि सम्बन्धको महत्व थाहा छ सम्बन्धको सञ्जाल बाक्लै संसारभरि कालो छ केटो श्यामवर्ण तिम्रो हृदय सफा छ तिमी जोखो माया र स्नेहको खोजीमा छौ रगतको नाता अनुकूल नहुन सक्छ मान्छे प्राय आफन्तबाटै प्रताडित हुन्छ तिमीले हुरुक्क हुने शैलीमा परिवर्तन ल्याउनुपर्छ सहित हुने होइन कसैको नाममा यो सत्य जाने युग होइन कमन सेन्स प्रयोग गर्नु बहुत ज्यादा प्यार भी अच्छा नै त सुनेकै छौ आफ्नो योग्यता बढाऊ कमाई परिमार्जन गर आयामिक रूपमा सबल र सक्षम बन्नु अरू हिसाब मिलाउँदै जान्छ जीवन विवेकले चल्छ भावनाले त साहित्य भन्छ पीड़क नबन्नु होस् भेना अब म होसमा आएँ श्याम लाग्यो आफ्नै डेरातिर जाने बेलामा उसले गभरि आँसु पारेको थियो श्यामको बारेमा सोचेर विवेकी जिल्ल परे यो केटाले दुरीको महत्त्व बुझ्ला उनी सोचमग्न भए धनराज गिरीलाई पनि लौ कथाका लागि हातमी आभार तपाईँकै सृजना वाचनको क्रममा यति बेला जिरन थुलुङको गीत उठाउने अनुमति चाहे पहिले भेट्दा डर लाग्थ्यो आज मेरी प्यारी बन्यौ पहिले भेट्दा डर लाग्थ्यो आज मेरी प्यारी बन्यौ ढुकढुकीको अन्तरामा मायाभरि साथी बन्यौ पहिले भेट्दा डर लाग्थ्यो आज मेरी प्यारी बन्यौ कहाँ बसु कसो गरौँ त्यसै त्यसै शिशिर थिए बैरागीमा जली आँसु जारी कति पिए तिमी आयो बहार बनी खुसी दिने ताती बन्यौ ढुकढुकीको अन्तरामा मायाभरि साथी बन्यौ पहिले भेट्दा डर लाग्थ्यो आज मेरी प्यारी बन्यौ तिमी मेरी संसार अब तिमी मेरी खुसी सबै तिमी मेरी संसार अब तिमी मेरी खुसी सबै उजाड बनी एक्लै हिँड्नु पर्ने छैन कहीँ कतै जिन्दगीको खुसी बाँड्ने तिमी मेरी माली बन्यौ ढुकढुकीको अन्तरामा मायाभरि साथी बन्यौ पहिले भेट्दा डर लाग्थ्यो आज मेरी प्यारी बन्यौ ढुकढुकीको अन्तरामा मायाभरि साथी बन्यौ ढुकढुकीको अन्तरामा मायाभरि साथी बन्यौ पहिले भेट्दा डर लाग्थ्यो आज मेरी प्यारी बन्यौ जिरन थुलुङलाई पनि गीतका लागि हार्दिक बारे यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप मिलन नमात्यको आवाज दिने समात्यको शब्द अनि श्रेष्ठको संगीत मिसाउने अनुमति चाहे मन यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात स्वरूप गीतपछि फेरि पनि हाजिर हुने नै छौँ हामीसँगै रहनुहोला 歌唱。 इतिहास छ जहाँ जस्तै परे पनि पुग्नु परे पुगिहाल्छ माधुर्य तृप्ति र पूर्णता खोजी गर्दै आशाको आकाशमा उड्दै फूल झै कहिले म मुस्कुराउँछु पूर्ण स्वाद जीवनको लालसा बोक्दै निराशाको पोखरीमा डुब्दै फुलझै कहिले म ओइलाउँछु तर फेरि अलौकिक उज्यालोको लागि अनन्त शान्तिका लागि दनको झै आफ्नै मुटु मसाल झै बालेर हेर्दा आफूभित्र एउटा भ्रान्तिको संसार देख्छु भ्रमको रमझम परिणतिमा रमाइरहेको भुलिरहेको म मेरो मानिस पाउँछु आफूभित्र जब मृत्यु बोकेर हिँडिरहेको म मृत्यु टिप्न लालाई थातहरू पसारेर घुप्टिन्छु मृत्यु टिप्न तब मृत्यु मेरो कानमा साउती गरेर भन्छ पथिक नजुक मृत्यु टिप्न यात्रामा नरोकी बढी र जीवन जीवन पथमा किनकि मृत्यु तिम्रा लागि बाटोभरि सधैँ फुलिरहने हुन्छ मृत्यु बाटाभरि फुलिरहने हुन्छ शरण राईको कविता थियो यो आत्मीयमन यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको त्रिचालिसौं बसाईमा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण तपाईँको साथमा रहिरहेका छौं तपाईँकै सृजनाहरू वाचन गरिरहेका छौं प्यारो लाग्छ मान्छे मलाई व्यथा पीर भएको प्यारो लाग्छ मान्छे मलाई व्यथा पीर भएको छित्र छित्र यो जिन्दगी जस्तै तकदिर भएको प्यारो लाग्छ मान्छे मलाई व्यथा पीर भएको कमल गेवाली गुल्मी परालमी रातामाटा हाल नयाँ दिल्लीमा रहनुभएका स्रष्टाको गजलको मतला उठाइरहेको छु यति बेला यही गजललाई पूर्णता दिने अनुमति चाहे प्यारो लाग्छ मान्छे मलाई व्यथा पीर भएको प्यारो लाग्छ मान्छे मलाई व्यथा पीर भएको छित्र छित्र यो मेरो जस्तै तकदिर भएको प्यारो लाग्छ मान्छे मलाई व्यथा पीर भएको जसले जीवनमा चोटै चोट दिएर गयो जसले जीवनमा चोटै चोट दिएर गयो सपना बनी आउँछ छातीमै तस्बिर भएको प्यारो लाग्छ मान्छे मलाई व्यथा पीर भएको चित्र चित्र यो मेरो जस्तै तकदिर भएको जानु थियो कतै पुग्नु थियो धेरै टाढासम्म जानु थियो कतै पुग्नु थियो धेरै टाढासम्म देखायो मार्ग तिमीले अप्ठ्यारो भिर भएको प्यारो लाग्छ मान्छे मलाई बेथाबेर भएको चित्र चित्र यो मेरो जस्तै तकदिर भएको सबै थोकबाट पृथक बनाउँछ प्रदेश सबै थोकबाट पृथक बनाउँछ प्रदेश खोजेर बस्नु तिमी स्वदेशमा जागिर भएको प्यारो लाग्छ मान्छे मलाई व्यथा पीर भएको चित्र चित्र यो मेरो जस्तै तकदिर भएको मन्दिर पस्नु अघि एकपटक सोच्नु साथी मन्दिर पस्नु अघि एकपटक सोच्नु साथी दैत्य हुन सक्छ भगवान जस्तो शिर भएको प्यारो लाग्छ मान्छे मलाई व्यथा भिर भएको छित्र छित्र यो मेरो जस्तै तकतिर भएको कमल गेवालीप्रति पनि गजेलका लागि आत्मीय आभार यति बेला फेरि पनि मानन्द र बाँकीको गजेल उठाउने अनुमति चाहे जसले त्यो सपना देखाएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो जसले त्यो सपना देखाएर गयो मनभित्र बुनेको त्यो सुन्दर भविष्य मनभित्र बुनेको त्यो सुन्दर भविष्य जसले त्यो नदीमा बगाएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो थाहा हुँदा हुँदै रातोलाई कालो थाहा हुँदा हुँदै रातोलाई कालो यातना दिइजो बकाएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो इच्छा विपरीत खाली त्यो कागजमा इच्छा विपरीत खाली त्यो कागजमा उसले मेरो दस्तखत गराएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो छाडी जाने नामर्दा आफ्नै त्यो मान्छेले छाडी जाने नामर्दा आफ्नै त्यो मान्छेले मेरो आफ्नै गजल सुनाएर गयो जसले त्यो सपना देखाएर गयो आज उसैले घाँटी दबाएर गयो मानन्दर अभाकीप्रति पनि गजलका लागि आफ्नै आभार घर गाउँमा रुवाबासी पीर पठाएछ घर गाउँमा रुवाबासी पिर पठाएछ सम्झनालाई अन्तिम चिनो तस्विर पठाएछ घर गाउँमा रुवाबासी पिर पठाएछ खुसी बोकी घर फिर्छु भन्थ्यो हिजो परदेशीले खुसी बोकी घर फिर्छु भन्थ्यो हिजो परदेशीले कठै आज बाकसभित्र शरीर पठाएछ गाउँघरमा रुवाबासी पिर पठाएछ सम्झनालाई अन्तिम चिनो तस्विर पठाएछ युद्ध विक्रम सेन ओली गोराई एघार दाङका स्रष्टाको मुक्तक थियो यो उहाँलाई पनि मुक्तकका लागि आत्मीय आभार आत्मीय मन यति बेला कार्यक्रमको तेस्रो सांगीतिक सौगात स्वरूप जजलको प्रमोद खरेलको आवाजभित्र राजकुमार बगरको शब्द अनि संगीत मिसाउने अनुमति चाहे गीतपछि अन्तिम चरणमा फेरि पनि हाजिर हुने नै छौ हामी सँगै रहनुहोला हेर्दा हेर्दै थाहै नपाई गहिरो माया बस्यो हेर्दा हेर्दै थाहै नपाई गहिरो माया बस्यो हेर्दा हेर्दै फुल्झै फुली पाझै माया खास्यो हेर्दा हेर्दै मायाले सर्पले झै डास्यो डास्यो सर्पले झै डास्यो तिम्रै झर्कोले मन जलेर हो सोच्दै तिम्रै बारे पागल जस्तै हुन्छु सोच्दा सोच्दै तिम्रै बारे पागल जस्तै हुन्छु सोच्दा सोच्दै अतीतहरू घाउ बल्झेर रुन्छु सोच्दा सोच्दै तिमीलाई भुल्ला सधैँ नसा चुन्छु चुन्छु सधैँ नसा चुन्छु तिम्रै झल्कोले मन जलेर हो तिम्रै झल्कोले तन जले रहो रात दिन हाँसु झरेको बाँच्ने रहर मरेको तिमले जस्तै भाग्यले नि छलेर हो छलेर हो छलेर हो तिम्रे झल्कोले मन जले हो त्यो सहर मान मर्यादा र इज्जत बेचेरै भए पनि पैसाकै लागि हरदम हरबखत तछाड मछाड गरिरहन्छ झै झगडा गरिरहन्छ मानवीयता र संवेदनाहरू बिस्तारै धोमिल पारेर एकलव्य रूपमा खोजिरहन्छ मात्र पैसा पैसा पैसा तिमी कहाँ यस्तो सम्म भइसक्यो कि उठे पनि पैसा लाग्छ बसे पनि पैसा लाग्छ सुते पनि पैसा लाग्छ पैसा नभए तिम्रो सहरमा बाँच्ने अधिकार कसैलाई दिँदैन त्यसैले म भन्छु ओ सहरको मान्छे आऊ भो मेरो यो गाउँमा किनकि मेरो गाउँमा पैसा नभए पनि मान्छे बाँच्न सकिन्छ मेरो गाउँमा स्वच्छ हावा पाइन्छ काली खोलाको कञ्चन पानी अघाउन्जेल खान पाइन्छ गुन्द्रुकको झोलसँग नै किन नहोस् पेटभरि ढिँडो खान पाइन्छ दुध दही फलफुल आदि अनेक थरी मिठो मानेर खान पाइन्छ पिँढीमा नै किन नहोस् आनन्दले निर्धक हकसँग सुत्न पाइन्छ त्यो पनि सित्तैमा ठुलो सम्मानका साथ किनकि मेरो गाउँमा पाहुनालाई भगवान मानिन्छ त्यसैले म भन्छु ओ सहरको मान्छे आऊ भो मेरो यो गाउँमा चित्र सोल्टी गुरुङको ओ सहरको मान्छे शीर्षकको कविता थियो यो मियमन यति बेला तपाईँ हुनुहुन्छ नेपाली सञ्चार रेडियो अस्ट्रेलियासँग नेपाली सञ्चार रेडियो अस्ट्रेलियाको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको त्रिचालिसौँ बसाइमा यति बेला हामी तपाईँसँगै सहयात्रा गरिरहेका छौँ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यति बेला यो चरणमा पनि म तपाईँकै सृजनाहरू उठान गरिरहेको छु यो कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइसकेका छौँ यति बेला तपाईँका केही सृजनाहरू फेरि पनि उठान गर्ने अनुमति चाहे जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ र जनताको सडकमा प्रतिकार बढ्छ जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ इन्दिरा प्रयास झापाकी स्रष्टाको गजलको मतला उठाइरहेको छु यति बेला यही गजललाई पूर्णता दिने अनुमति चाहे जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ र जनताको सडकमा प्रतिकार बढ्छ जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ उम्लिन्छ र तातो खुन पोखिन्छ त्यो अनि उम्लिन्छ र तातो खुन पोखिन्छ त्यो अनि आपसमा दाजुभाइमा मारा मारामार बढ्छ जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ र जनताको सडकमा प्रतिकार बढ्छ उठ्दैन देश यो हालतमा केही गर्दा उठ्दैन उठ्दैन देश यो हालतमा केही गर्दा उठ्दैन जब लुट्ने र लुटिने क्रम लगातार बढ्छ जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ र जनताको सडकमा प्रतिकार बढ्छ गद्दारीको काप्चा निर्मूल हुन्न तब गद्दारीको काप्चा निर्मूल हुन्न तब दबाब दिँदै युद्ध पनि बारम्बार बढ्छ जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ र जनताको सडकमा प्रतिकार बढ्छ खुल्लम खुल्ला शोषिन्छन् सर्वसाधारण खुल्लम खुल्ला शोषिन्छन् सर्वसाधारण बन्द हडताल राष्ट्रभरि शनिबार बढ्छ जताततै प्रशासनमा भ्रष्टाचार बढ्छ र जनताको सड़कमा प्रतिकार बढ्छ इन्दिरा प्रयासले पनि समसामयिक गजेलका लागि आभार यति बेला कार्यक्रमको अन्तिम सृजना स्वरूप चुलाचुली इलामका स्रष्टा धर्म सन्देशको गीत उठाउने अनुमति चाहे हाँस्नलाई त हाँस्यौ तर दिलै खोलिनौ हाँस्नलाई त हाँस्यौ तर दिलै खोलिनौ मनको कुरा मनमै राख्यौ बोल्दै बोलिनौ हाँस्नलाई त हाँस्यौ तर दिलै खोलिनौ प्यासी नयन बसमा राख्ने कोसिस गर्दै थियौँ प्यासी नयन बसमा राख्ने कोसिस गर्दै थियौँ पिरतीको नसा पिउँदै नजिक सर्दै थियौँ माया लाउने चाह थियो त्यो हेराइमा डराए झै लाग्यो धड्कन श्वास फेराइमा हाँस्नलाई त हाँस्यौ तर दिलै खोलिनौ मनको कुरा मनमै राख्यो बोल्दै बोलिनौ मनको माया लुकाएर पछुताउँदैछौ रे मनको माया लुकाएर पछुताउँदैछौ रे सुन्छु अचेल पिरतीमा छटपटाउँदैछौ रे इसाराको भाषा बुझी एउटा गीत लेखे तिम्रो माया छचल्केको भित्री मनले देखे हाँस्नलाई त हाँस्यौ तर दिलै खोलिनौ मनको कुरा मनमै राख्यौ बोल्दै बोलिनौ धर्म सन्देशलाई पनि आत्मीय आभार गीतका लागि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 मार्फत पनि यहाँले सहयात्रा गर्न सक्नुहुनेछ त्यस्तै गरी स्वर्णिम प्रहरका हरेक अङ्कहरू नेपाली सञ्चार रेडियोसँगै डब्लु डब्लु डब्लु डट चिसापानी नेपाल डट ब्लकिस्फोट डट कम अनि डब्लु डब्लु डब्लु डट मेरो मनको साथी डट ब्लकिस्फोट डट कम मार्फत पनि तपाईँले चाहेको बेला जुनसुकै समयमा जुनसुकै समयमा पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ भने अन्ड्रोइड तथा आइफोन एप्लिकेशन नेपाली अडियो बुक मार्फत पनि स्वर्णिम प्रका सम्पूर्ण श्रृङ्खलाहरू यहाँले सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ मेमन आज सम्म दुई हजार चौधको अन्तिम आइतबार अबको केही दिनपछि नै नयाँ वर्ष दुई हजार पन्ध्रले हाम्रो घर आँगनीको संघार टेक्नेछ काँचुली फेरेर पुरानालाई परास्त गरी नयाँ उत्साह लिएर देश विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण मनहरूमा नयाँ वर्ष दुई हजार पन्ध्रको हार्दिक शुभकामना दुई हजार चौधमा तपाईँका अपूर्ण लक्ष्य चाहना सृजना दुई हजार पन्ध्रले पूर्णता दियोस् सफलता मिलोस् स्वर्णिम प्रहर युनिट अनि नेपाली संचार रेडियो युनिट अस्ट्रेलियाको तर्फबाट तपाईँ सम्पूर्ण मनहरूमा यही कामना यतिन्जेल आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहरसँगै रहनुभयो सँगै सहयात्रा तय गर्नुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली संचार टिम अस्ट्रेलियाप्रति हार्दिक आभार नेपाली अडियो बुक टिम मनी चिसापानी नेपाल टिमप्रति पनि आत्मीय आभार यो साथका लागि कार्यक्रमको अन्तिम साङ्गीतिक सौगात स्वरूप विनोद घिमिरेको शब्द सङ्गीत र स्वर ह्याप्पी न्यू इयर तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण तपाईँको यो हप्ता सुखद अनि सृजनशील वितुष नयाँ वर्षले हर्ष उत्साह अनि उमङ्ग ल्याओस् भन्दै अर्को हप्ता भेटिने बाचासहित छुट्टिने अनुमति चाह्यौँ हस्त छुट्टियौँ नमस्कार